नमस्कार अनि लोक साङ्गीतिक अभिवादन समस्त श्रोता मित्रमा कार्यक्रम लोकसङ्कारको व्यवसायबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ सुधाश्री आज पनि तपाईँसँग केही मिठा गीत सुनाएर तपाईँलाई मनोरञ्जन दिलाउनुको लागि प्राविधिक मित्र रिजनसँगै आवाजबाट समुपस्थित भइसकेको छ अबको दस बजीसम्म तपाईँको साथमा रहनेछौँ हप्ताको छ दिन आउने गर्छौँ बिहान नौ बजेको नेपालमाणी समाचारपछि दस बजीसम्म तपाईँको साथमा रहन्छौँ अनि तपाईँसँग मिठा मिठा गीत सङ्गीत सुनाएर तपाईँलाई हामीले कार्यक्रममा मनोरञ्जन दिलाउने प्रयासमा अवश्य पनि रहने गर्छौँ र आजको यो श्रृङ्खलामा पनि केही मिठा गीत सङ्गीतको साथमा तपाईँको साथमा उपस्थित भएको छु वास्तवमा लोकसङ्गीत तपाईँ हामीलाई मनपर्छ तिनै लोकसङ्गीत तपाईँको लागि आजको यो श्रृङ्खलामा रहनेछन् कार्यक्रमको थालन गरेर एउटा मिठो आवाजबाट तपाईँ सम्पूर्णको लागि म राख्दैछु तिमीसँग सानो एउटा बिन्ती गर्छु आवाज टिएनसी र देवी खतीको रहेको छ लाइ शब्द सृजना सञ्चारकर्मी देवेन्द्र छेत्रीको रहेको छ तपाईँ सम्पूर्णका लागि तिमीसँगै सानो एउटा बाछा गर्छु मेरो मन रुन्छ यस्तो माया जो कोहीमा कहाँ हुन्छ तिमीसँग हजुर तिमीसँगै सानो एउटा बिन्ती गर्छु स्वरमा रहेको त्यो टिएनसी अनि देवी खेती मगरको आवाजमा सुनसार कर्मी देवेन्द्र सत्यको लय शब्द सिर्जनामा तपाईँ सम्पूर्णका लागि यो सम्पूर्ण आवाज राखेँ अवश्य पनि तपाईँहरूले यो आवाज सुन्नुभयो थोरै भए पनि मनोरञ्जन मनोरञ्जन लिनुभयो आफ्ना पीडाहरू यही सँगसँगै व्यतीत गर्नुभयो कार्यक्रम लोक सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुन्नु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 र आजको यो श्रृङ्खलामा पनि केही मिठा लोकभाकाहरू तपाईँहरूलाई सुनाउने प्रयास गरिरहेको छु यति बेला फेरि अर्को लोक भाकालाई जोड्न चाहन्छु तपाईँ सम्पूर्णको लागि पूर्णखोला बेसी अनि कुलेन्द्र विश्वकर्माको आवाजमा लय शब्द सुरुसे नायक नारायण भण्डारीको रहेको सुसितरा म्युजिकले बजारमा ल्याएको जय जय होस् तपाईँ सम्पूर्णको लागि यो गीत राख्छु यो गीतपछि फेरि आउँछु सुन्दै गर्नुहोला जय जय होस् जय जय होस् तिम्रो जय जय होस् पासो नझरोस् पैसै रुन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् ढुङ्गा नि सुनबा तिमीलाई छुम्भानुहोस् जय जय हो जय जय हो तिम्रो जय जय हो सुन सुना झरोस् मै न नपरोस् सानो तिम्रो जिन्दगी सुखमय हो जय जय हो तिम्रो जय जय नछाडोस् पैसै रुन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय हो ती भनेको जय जय हो जय जय होस् तिम्रो जय जय हो सुन्न झरोस् मै चाहिँ रुन नपारोस् सानो तिम्रो जिन्दगी सुखमय हो को जय जय हो जय जय हो तिम्रो जय जय हो सुन झरोस् मै रो रोन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय हो जय जय हो तिम्रो जय जय मैझैरोलाई नपारोस् सानो तिम्रो जिन्दगी सुखमय हो हजुर जय जय होस् कुलेन्द्र विश्वकर्मा निपुणका लागि सिको आवाजमा तपाईँ सम्पूर्णको लागि यो आवाज राख्यो नारायण भण्डारीको लय शब्द सिर्सनामा सीताराम यजुकले बजारमा ल्याएको थियो यो आवाज सँगसँगै आजलाई पनि कार्यक्रमबाट विधमार्ग जाने बेला भइसकेको छ कार्यक्रम लोकसङ्ख्याको आजको व्यवसाय सुनिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ कार्यक्रमप्रति सुझाव सल्लाह प्रतिक्रिया छन् भने तपाईँले हामीलाई स्टुडियोको टेलिफोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिसमा फोन गरेर पनि आफ्ना सुझाव सल्लाह प्रतिक्रियाहरू प्रेषित गर्न सक्नुहुनेछ र अन्तिममा प्राविधिक मित्र रिजनलाई विशेष धन्यवाद दिन चाहन्छु मेरो आवाजलाई तपाईँको रेडियो सेलसम्म पुऱ्याएर सहयोग गर्नुभयो यतिन्जेलसम्मको लागि धन्यवाद व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि धेरै माया गर्छु कृष्ण सारू अनि टिका सारूको आवाजमा लय शब्द सृजना कृष्ण सारूको रहेको छ तपाईँ सम्पूर्णको लागि यो आवाज सार्दै प्रस्तुतिबाट समाज्ञा माग्छ नमस्कार हजारौँठारीमा धरती आकाश हो भरिमा तिमीलाई धेरै धेरै माया गर्छु सानो तिमीलाई हो पराइले खोसे त दिदी दिदी रुदा रुदा मर्छु हजार थरीमा धरतीया आकाश हो ब्रह्माण्ड भरिमा तिमीलाई धेरै धेरै माया गर्छु सानो तिमीलाई हो पराइले खोसेटा हिँडी हिँडी रुँदा Amen.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 आधार एभरेस्ट ब्याङ्क लिमिटेड अब नारायणगढ हुँदै पूर्वी चितवनको पर्सा बजारमा पनि एभरेस्ट ब्याङ्क लिमिटेडमा रु एक सयमा खाता खोल्नुहोस् र एटिएम कार्ड सुत्तीमा लिनुहोस् ब्याङ्कका विशेषताहरू भारतमा दुःखले कमाएको पैसा पन्जाब नेसनल ब्याङ्क मार्फत सजिलै र सुरक्षित रूपमा तपाईँको आफ्नो खातामा जम्मा गर्न सकिने साथै संसारभरिबाट एभरेज रेमिट मार्फत पठाएको रकम सजिलै भुक्तानी पाइने साथमा भारत पैसा पठाउन सकिने देशभरका एभरेज ब्याङ्कको पचासवटा शाखा मार्फत सजिलै रकम पठाउन र जम्मा गर्न सकिने सर्वसुलभ दरमा घर कर्जा शैक्षिक व्यवसायिक लगायत कृषि कर्जा अत्याधुनिक एसएमएस ब्याङ्किङ ब्याङ्किङ लकर सुविधा एवं मोबाइलमा रिचार्ज गर्न सकिने सम्पर्क एभरेस्ट ब्याङ्क लिमिटेड खैरोहनी चार पर्सा चौबिस कोटी चोक फोन शून्य छपन्न पाँच बयासी नौ सय साठी ओहो यस्तो राम्रो घर अनि घरमा सुहाउँदो स्विचहरू वाल लाइट झुमर लाइट कहाँबाट ल्याउनु भयो काठमाडौँबाटै होला नि है कहाँ काठमाडौँबाट हुनु नि यी सबै विद्युत सम्बन्धी सामान त हाम्रै रत्नगरको कर्मचारी पेट्रोल पम्पको पूर्वपट्टि खुलेको आरआर इलेक्ट्रिकबाट हो नि त्यहाँ त बिजुली सम्बन्धी सामानहरू इन्भर्टर ब्याट्री मोटर विभिन्न किसिमका पङ्खाहरू स्टेपलाइजर सोलर सिस्टम ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ नि सम्पर्क आर इलेक्ट्रिक सौराहा चोक कर्मचारी पेट्रोल पम्पको पचास मिटर पूर्वपट्टि प्रोपराइटर नवराज श्रेष्ठ फोन शून्य छपन्न पाँच बैसठी चार सय एकासी मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस एउटा कार्यक्रममा थियो दाँत दुखिरहेको